सेवा अवधि यही साउन आठ गते सकिने भएपछि सरकारद्वारा पाँचजना सचिवहरूको राजीनामा स्वीकृत एमाले नेत्री प्रधानको उपचारमा लाग्ने खर्च सरकारले नै बिहोर्ने नेकपा एमालेको पहिलो केन्द्रीय कमिटिको पुनः बैठक जारी चारै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल सरकारद्वारा खाद्य ऐन दुई हजार तेइस संशोधनको तयारी मानव स्वास्थ्यमाथि खेलवाड़ गर्नेलाई सरकारले दण्डित गर्न नसकेको कृषि विकास मन्त्री पराजुलीको भनाई मलेसियाका प्रधानमन्त्री राजकद्वारा विमान दुर्घटनाको वास्तविकता पत्ता लगाउन आग्रह घटना आतंकवादी गतिविधि भएको युक्रेनका राष्ट्रपतिको आरोप र सरकारद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासा नायकीको करार अवधि एक वर्ष थप नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच समयकासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com डट एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनिता अर्यालसँगै सुजिता हमालको समाचार विस्तारमा सरकारले पाँचजना सचिवहरूको राजीनामा स्वीकृत गरेको छ आज बसेको मन्त्री परिषदको बैठकले पाँच सचिवहरूको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो उनीहरूको सेवावधि यही साउन आठ गते सकिने भएपछि बैठकले राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री डाक्टर मिनेन्द्र रिजालले जानकारी दिनुभएको छ सेवा अवधि सकिएको भन्दै साउन नौ गतेबाट कार्यालय हाजिर हुन नसक्ने जानकारी सहित मन्त्री परिषदमा राजीनामा बुझाएका थिए राजीनामा स्वीकृत हुने सचिवहरूमा कृष्णहरि बास्कोटा गणेश राज जोशी नथुराम चौधरी प्रताप कुमार पाठक र सुशील घिमिरे रहनु भएको छ यसैबीच मन्त्री परिषद बैठकले एमाले नेत्री साहना प्रधानको उपचारमा लाग्ने खर्च सबै सरकारले नै बेहोर्ने निर्णय गरेको छ प्रधान लामो समयदेखि अस्वस्थ रहँदै आउनु भएको छ नवौं महाधिवेशन सम्पन्न भएपछि नेकपा एमालेको पहिलो केन्द्रीय कमिटिको पूर्ण बैठक अहिले बसिरहेको छ पार्टी कार्यालय मदन नक्कर बल्खुमा सारी बैठकमा पछिल्लो राजनैतिक घटनाक्रमका विषयमा छलफल भइरहेको एमाले सचिव प्रदीप गेवालीले जानकारी दिनुभयो हालै सम्पन्न भएको एमाले महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित हुनु भएको छ एक सदस्य केन्द्रीय कमिटिमा अध्यक्ष ओलीको पल्ला भारी छ तर हिजो भएको समापन समारोहमा गुटबन्दी महाधिवेशन निर्वाचनका लागि मात्रै भएको ओली र अध्यक्षमा पराजित हुनुभएका माधव कुमार नेपालले गुटबन्दी अन्त्य भएको घोषणा गर्नुभएको थियो सरकारले खाद्य ऐन दुई हजार तेइसमा संशोधनको तयारी थालेको छ ऐनमा भएको व्यवस्था समयानुकूल नभएको भन्दै सरकारले संशोधनको तयारी गरेको हो खाद्य ऐन संशोधनका विषयमा उपभोक्ता हित संरक्षण मञ्चले गरेको कार्यक्रममा कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले ऐनमा स्पष्ट व्यवस्था नहुँदा मानव स्वास्थ्यमाथि खेलवाड गर्नेलाई सरकारले दण्डित गर्न नसकेको बताउनु उहाँले खाद्य स्वच्छता र गुणस्तर कायम गर्न सरकारले समय सापेक्ष कानूनको निर्माण गर्ने पनि बताउनु भएको छ मन्त्री पराजुली ले कतिपय अन्तर्राष्ट्रिय अनुभवले नेपाली परिस्थितिमा जटिलता थप्ने भन्दै आफ्नै परिवेश सुहाउँदो कानून निर्माणका लागि सुझाव दिन आग्रह गर्नुभएको छ कृषि मन्त्रालयले खाद्यान्न संशोधनको प्रस्ताव संसदमा पेश गर्ने तयारी पनि गरेको छ आज मुक्त कमैया दिवस कमैया मुक्ति घोषणा भएको चौध वर्ष पुगिसक्दा पनि मुक्त कमैयाहरूको समस्या जस्ताको तस्तै छ मध्य तथा सुदूरपश्चिमका पाँच जिल्ला दाङ बाँके बर्दिया कैलाली र कञ्चनपुरमा रहेका कमैयालाई तत्कालीन प्रधानमन्त्री श्री बहादुर देवार नेतृत्वको सरकारले दुई साल श्रावण दुई गते मुक्त घोषित गरेको थियो मुक्त घोषणासँगै सरकारले कमैयाहरूका लागि जग्गा घर बनाउने काठ उपलब्ध गराई लागेको ऋण मिनाहा गरेको थियो मुक्त भएको एक दशक बितिसक्दा पनि उचित पुनस्थापना र राहत नपाउँदा मुक्त कमैया कष्टपूर्ण जीवन बिताउन बाध्य छन् मुक्त कमैयाका क्षेत्रमा कार्यरत मानवाधिकारवादी संस्था र थारू अगुवाहरूले मुक्त कमैयाको पुनस्थापना गर्न र कमलहरी राख्ने प्रचलनको अन्त्य गर्न सरकारसँग माग गरेका छनृ प्युठानमा श्रीमतीको आँखा फुटाएर एक व्यक्तिले आत्महत्या गरेका छन् खवाङ दुई मौरीवाङका धनबहादुर सुनारले आफ्नै श्रीमतीलाई कुटपिट गरी आँखा फुटाएर आत्महत्या गरेका छन् घर झगडा हुँदा सुनारले एक्काइस वर्षकी श्रीमती सुमित्राको आँखा फुटाएर आत्महत्या गरेका हुन् सुमित्राको दुवै आँखामा चोट लागेको छ उहाँको आँखाबाट निरन्तर रगत बगिरहेको स्थानीयले बताएका छनृ घटना भएको थाहा पाए लगत्तै घटनास्थल पुगेको प्रहरीको टोलीले कुटाईबाट श्रीमती बेहोस भएपछि ज्यान गएको ठानेर धनबहादुरले आत्महत्या गरेको प्रहरीले जनाएको छ घाइते सुमित्राको आर्थिक अभावले उपचार हुन नसकेको बताइएको छ घरमा काजक्रियामा पनि समस्या भएको स्थानीयले बताएका छन् पोखराको रामघाट स्थित सेती नदी थुनिदा बीस घर डुबानमा परेका छन् अविरल वर्षा र सेती नदी थुनिदा बीसवटा घर डुबानमा परेको स्थानीयले बताएका छन् अहिले सेना प्रहरी स्थानीय बासिन्दाको सहयोगमा नदीको मुख खोल्ने काम भइरहेको छ घर डुबानमा परे फँसेकाहरूलाई सेना र प्रहरीले सुरक्षित स्थानतर्फ सारिएको छ डुबानमा परेका स्थानमा लामो समयदेखि डुङ्गा ढुङ्गा गिटी र बालुवा उत्खनन तीव्र गतिमा भएकाले नदी आसपास गहिरिँदै गएको छ यसैबीच सुदूरपश्चिमको पहाड़ी जिल्ला बैतडीमा आज बिहान घर भत्कन्दा पुगेर मृत्यु भएको छ सदरमुकाम खलंगाबाट एक दिन पैदल उत्तरको उदयदेव साथमा घर भत्किँदा आनसिंह महता र उनकी पत्नी सुनादेवी महताको ज्यान गएको जिल्ला प्रहरीकाले बैतडीले जनाएको छ वर्षापछि अविरल वर्षापछि घटना भएको प्रहरीको भनाइ छ मध्यपुर ठिमी नगरपालिका चौध स्थित स्पाइडिङ इण्डस्ट्री धागो उद्योगभित्र बाइस हजार आठ सय सत्तरी बोरा चिनी लुकाइराखेको अवस्थामा भेटिएको छ कालो बजारी गर्ने उद्देश्यले चिनी लुकाएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत उमेश दाहालको नेतृत्वमा गएको टोलीले लुकाइराखेको चिनी अवैध भएको आशंकामा सिलबन्दी गरेको छ धागो कारखानाभित्र एघार लाख त्रिचालिस हजार पाँच सय किलो चिनी त्रिपालले छोपेर लुकाइराखेको अवस्थामा भेटिएपछि अवैध भएको आशंकामा सिलबन्दी गरिएको उहाँले बताउनु भएको छ महोत्तरीको शशिकान्त अर्यालको चिनी भएको बुझिएको बताउँदै उहाँले चिनी अवैध नभएको प्रमाणसहित प्रशासनमा हाजिर हुन आग्रह गरेको बताउनु भएको छ सुनको भाव यो हप्ता तोलामा छ सय पचास रुपियाँले घटेको छ हप्ताको पहिलो दिन आइतबार तोलाको चौन्न हजार चार सय रुपियाँमा कारोबार भएको थियो त्यसपछि हप्ताभर घटबड़ हुँदै आज अन्तिम दिन सुनको भाव तोलाको त्रिपन्न हजार सात सय पचास रुपियाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ यस्तै चाँदीको भाव पनि हप्ताभरमा तोलामा दस रुपियाँ घटेको छ आइतबार आठ सय पचास रुपियाँ तोला रहेको चाँदी आज आठ सय चालिस रुपियाँमा कारोबार भइरहेको छ कञ्चनपुरको महेन्द्रनगर नजिकै पर्ने भगतपुर गाउँमा एक युवकले साथीहरूसँग मिलेर आफ्नै प्रेमिकालाई सामूहिक बलात्कार गरेका छन् भगतपुरका सुरेन्द्र भट्टले प्रेमिकालाई कोठामा बोलाएर गैराती साथी समेतको मिलेमतोमा सामूहिक बलात्कार गरेका हुन् सोह्र वर्षीय युवतीमाथि प्रेमी भट्ट र उनका साथीहरू दीपक चौधरी रमेश चौधरी र चन्द्रकान्त पन्तले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ संलग्न चारैजनालाई आज बिहान दुई बजे भगतपुरबाट पक्राउ गरेर अनुसन्धान अगाडि बढ़ाएको प्रहरीले जनाएको छ अछाममा कार्यरत प्रहरी सहायक निरीक्षकमाथि पन्ध्र वर्षीय किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ असमको दुर्गम घर कुट गाविस दुईकी एक किशोरीलाई प्रहरी सहायक निरीक्षक लालमणी नाथले असार तीस गते बलात्कार गरेको भन्दै आज जिल्ला प्रहरी कार्य अछाममा उज्री परेको छ घटना लगत्तै बलात्कारको अभियोग लागेका असय नाथलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यको हिरासतमा राखिएको छ किशोरीका अभिभावकहरूले असय नाथ विरूद्ध जाहेरी दर्ता गरेपछि आज जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्य असमका निमित्त प्रहरी प्रमुख इन्सपेक्टर लक्ष्मण खड्काले जानकारी दिनुभयो प्रहरी प्रमुख खड्काले भने भन्नुभयो किशोरीको बिहीबारे आवश्यक स्वास्थ्य जाँचपछि अभिभावकको जिम्मा लगाएका छौ बलात्कारको अभियोग लागेपछि असही नाथलाई निलम्बन गर्न हिजै सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यमा पत्र पठाइसकेको निमित्त प्रहरी प्रमुख खड्काले बताउनुभयो बैतडी जिल्लाको रुद्रश्वरका स्थायी बासिन्दा सैनाथ इलाका प्रहरीकाले कोटमा कार्यरत हुनुहुन्थ्यो सार तीस गति साँझबाट हराएकी किशोरी बत्तीस गतेमा सम्पर्कमा आएकी थिइन् बीपी कोइरालाको शतवार्षिकीको अवसरमा आज रत्नगर दशमा रत्नगर दश स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा रहेका वृद्ध वृद्धलाई फलफूल वितरण गरिएको छ नेपाली कंग्रेस रत्नगर नगर समितिले कोइरालाको शतवार्षिकीको अवसरमा मन्दिरमा रहेका बीसजना वृद्ध वृद्धालाई फलफूल वितरण गरेको हो शतवार्षिकी मनाउने साप्ताहिक कार्यक्रम अन्तर्गत वृद्ध वृद्धालाई फलफूल वितरण गरिएको नगर सभापति रूपन राज घिमिरेले जानकारी दिनुभएको छ पूर्व सांसद एकनाथ राणा भाटको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सेनानी संघको केन्द्रीय सदस्य त्रिलोचन निर्मल पौडेल कंग्रेस जिल्ला सदस्यहरू किशोर चन्द्र घिमिरे निमराज पौडेल पण्डित रोहित महाराजजी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिलक शर्मा पौडेल युवा परिषदका जिल्ला अध्यक्ष जगदीश शर्मा लगायतले मन्तव्य राख्नु भएको थियो कार्यक्रम वड़ा सभापति विष्णु ओझाको अध्यक्षतामा सम्पन्न भएको हो साप्ताहिक कार्यक्रम अन्तर्गत भोलि सौराहा चोकमा खुला रक्तदान कार्यक्रम गर्ने नगर समितिले जनाएको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौं आगामी माघ आठ गते भित्र मुलुकमा संविधान जारी हुने नेपाली कंग्रेसका महामन्त्री कृष्ण प्रसाद सेटलाको भनाईप्रति तपाईँ के भन्नुहुन्छ ए भए राम्रो बी आश गरौं भर नपरौं से नेताको बोली तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए भए राम्रो भन्नेमा तेत्तीस प्रतिशत बी आश गरौं भर नपरौं भन्नेमा चौबिस प्रतिशत से नेताको बोली भन्नेमा त्रिचालिस प्रतिशत मत व्यक्त गर्ने तपाई सम्पूर्णमा हाम्रो धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीका मुख्य चुनौती तपाईँको विचारमा के के हुन सक्छन् पार्टी पार्टीभित्रको गुटबन्दी व्यवस्थापन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 मृत्यु हुने गरी युक्रेनमा दुर्घटनाग्रस्त भएको मलेसियन एयरलाइन्सको विमान रूस समर्थक पृथकतावादीहरूले खसालेको युक्रेनी अधिकारीहरूले बताएसँगै प्रधानमन्त्री रजकले कुनै पनि हालतमा अनुसन्धान अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनु भएको छ पृथकतावादीहरूले रूसी अधिकारीहरूसँगको टेलिफोन वार्तामा आफूहरूले विमान खसालेको बताएको रेकर्ड युक्रेनका अधिकारीहरूले सार्वजनिक गरेका छन् तर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आरोपहरूको खण्डन गर्दै युक्रेनले आफ्नो क्षेत्रमा भएको हवाई दुर्घटनाको जिम्मा लिनुपर्ने बताउनु भएको छ राष्ट्रपति पुटिनले युक्रेनको दक्षिणी भूभागमा शान्ति स्थापना भएको भए यो घटना हुने थिएन भन्दै आफ्नो भूभागमा भएको घटनाको सम्पूर्ण जिम्मेवार युक्रेनले लिनुपर्ने उल्लेख गर्नु भएको छ उता युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले यो घटना आतंकवादी गतिविधि भएको आरोप लगाउनु भएको छ रूसी सीमाना क्षेत्रमा रहेको डोनेस्टक शहर नजिक दुर्घटनाग्रस्त मलेसियन एयरलाइन्सको एमएच सत्र बोइङ सात सात सातमा सवार चालक दलका पन्ध्र सदस्य र दुई सय अस्सी यात्रुको मृत्यु भएको थियो मृत्यु हुनेमा एक सय चौन्न जना नेदरल्याण्डसका सत्ताइस अस्ट्रेलियाका चालक दलका पन्ध्र सय त्रिचालिसजना मलेसियाका बाह्र इण्डोनेसिया र नौजना बेलायतका रहेका छनृ दुर्घटनाको बारेमा अनुसन्धान गर्न सुरक्षा परिषदको आपतकालीन बैठक अहिले बोलाइएको छ खेल समाचार सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक प्रबोधो दास नाइकीको करार अवधि एक वर्ष थप गरेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्य सिंहदरबारमा आज बिहान बसेको मन्त्री परिषदको बैठकले प्रशिक्षक प्रबोधको करार अवधि एक वर्ष थप गर्ने निर्णय गरेको हो यसअघि नेपाल क्रिकेट संज्ञानले प्रशिक्षक प्रबोधलाई मासिक तलब खुवाउन नसक्ने भन्दै करार अवधि नथप्ने निर्णय गरे पनि सरकारले एक वर्षका लागि आफैले तलब दिने बताएको थियो साँझ पाँच बजेको अर्पण बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सेवा अवधि यही साउन आठ गति सकिने भएपछि सरकारद्वारा पाँचजना सचिवहरूको राजीनामा स्वीकृत एमाले नेत्री प्रधानको उपचारमा लाग्ने खर्च सबै सरकारले नै बिहोर्ने नेकपा एमालेको पहिलो केन्द्रीय कमिटिको पुनः बैठक जारी जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल सरकारद्वारा खाद्य ऐन दुई हजार तेइस संशोधनको तयारी मानव स्वास्थ्यमाथि खेलवाड़ गर्नेलाई सरकारले दण्डित गर्न नसकेको कृषि विकास मन्त्री पराजुलीको भनाई मलेसियाका प्रधानमन्त्री राजकद्वारा विमान दुर्घटनाको वास्तविकता पत्ता लगाउन आग्रह घटना आतंकवादी गतिविधि भएको युक्रेनका राष्ट्रपतिको आरोप र सरकारद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासा नायकको करार अवधि एक वर्ष थप हवस् त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो अनि तार्या ल सुजिता हमाल बिदा हुन्छौ नमस्कार यस Jay Galeshwor real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफल